हार्दिक स्वागत गर्न चाहन्छु आज पनि लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको बसाइ लिएर हामी हरेक दिन नौ बजेको नेपालबारी समाचार लगत्तै करिब करिब दस बजेसम्म आउँछौँ र लोकसङ्कारको बसाइमा मात्र तपाईँको लागि नेपाली लोकगीत सङ्गीतको बजारमा रहेका चर्चामा रहेका नयाँ पुराना सबै खाले गीत सङ्गीतहरू तपाईँसँग तपाईँको माझमा प्रस्तुत गर्छौँ कहिलेकाहीँ लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका स्रष्टासँगको कुराकानी तपाईँको माझमा रहन्छ भने कहिलेकाहीँ नयाँ पुराना गीत सङ्गीतहरू हामी तपाईँको माझमा राख्छौँ आज पनि त्यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेका छौँ आज मैले विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा भर्खरै बजारमा आएका तपाईँले सुन्नु भएको पनि हुनसक्छ अथवा सुन्न भ्याउनु भएको पनि नहुनसक्छ यी गीत सङ्गीतहरू जुन भर्खरै बजारमा आएका छन् ती भाकाहरू तपाईँको माझमा लिएर आएको छु र यति बेला तपाईँले लोकसङ्कारको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूबाट त ट्युन गरेर सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला लोकसङ्कारको सुरुवात गर्न चाहन्छु आजको व्यवसायलाई सुरुवात गर्न चाहन्छु निकै नै मिठो छ गीत निकै नै मनपर्छ होला तपाईँलाई यति बेला लोकसङ्कारको पहिलो साङ्गीतिक कोसेली स्वरूप जुनको शीतल छाया राजनकारकै कृष्ण परियारको सुमधुर आवाजमा तपाईँकै लागि जति सुन्दर त्यति नै महान छ आफू रोइ रोइ हसाउन चाहन्छौ पाउँदिन ज्यान भित्र पारेर हिँड्दिन जुनको शीतल छाया तिम्रो मैले दिन सात छोरा दिउँला चोक माया सुनसाथी किन्दिन ज्यान बितार पारेर हिँड्दिन जुनको शीतल छाया अरू मैले दिन सात छोरा दिउँला चोक माया अरू मैले दिन सात छोरा दिउँला चोक माया झै धनमा साजुनको शीतल छाया अरू मैले दिन सक्छु र दिउँला चोखो माया आफ्नो पनमा छ आजकल पापी संसारै धनमा साजुनको शीतल छाया अरू मैले दिन सक्छु र दिउँला चोखो माया अरू मैले दिन सक्छु र दिउँला चोखो माया মন ভান্ডার छैन आँखाको डिल न जुनको शीतल छाया अरू मैले दिन साग छोरा दिउँला चोखो माया मायाले बुझ्न दिने छैन आँखाको डिल न जुनको शीतल छाया तिमीहरू मैले दिन सात छोरा दिउँला चोक माया अरू मैले दिन सात छोरा दिउँला चोक माया शीतल छायाहरू मैले के दिन सक्छु र दिउला चुखो माया पक्कै पनि यो संसारी मायामा अडिएको छ तपाईँले तपाईँको मान्छेले अथवा तपाईँले कसैलाई चाहनु भएको छ त्यो मान्छेलाई त्यो मायालाई आफ्नो पवित्र माया दिनुहोस् सायद मायाभन्दा ठुलो यो संसारमा अरू केही छँदा पनि छैन होला यति बेला लोकसङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चमा साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ नौ बजेको नेपाल बाढी समाचार लगत्तै करिब करिब दस बजेसम्म र यस्तै चर्चित लोकभाकाहरू तपाईँको माझमा राख्छौँ आज मैले विशेष गरी नयाँ नयाँ लोकभाकाहरू जुन भर्खरै बजारमा आएका छन् ती गीत सङ्गीतहरू ती लोक भाकाहरू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 हामी कहाँ पञ्चे बाजाको पनि व्यवस्था रहेको छ सम्पर्क Baglungkali tailors and shirting suiting centre Khairahani चार पर्सा बजार proprietor Chitrabahadur Pariyar mobile number अन्ठानब्बे चार पचास अडसठी पाँच सय पचासी मेरो लागि एउटा बाइक मेरो छोरीको लागि स्कुटी तर मलाई चाहिन्छ लामो दूरीसम्म घुर्ने माइलेजको राम्रो सुविधासँगै फाइनेन्सको सुविधा भएको त्यसैले म सधैँ रोज्ने गर्छु मेरो सुजुकी सुजुकी टाढियती अटोमोबाइल टाढियती अटोमोबाइल पूर्वी चितवनकै सुजुकी बाइकको आधिकारिक विक्रेता साथमा दक्ष र अनुभवी मेकानिकद्वारा बाइक र स्कुटी मर्मत एवं सर्भिसिङका साथै एक्सचेन्जको अफर भएको Suzuki Tadhi automobiles Ratnanagar Tadhi Chitwan phone नम्बर शून्य छेपन्न पाँच एकसठी दुई उनसाठी मोबाइल अन्ठानब्बे एक बान्न शून्य दुई तिन बयानब्बे साथै पञ्चरको झन्झट नहुने नयाँ प्रविधिको ट्युबलेस डिस्क ब्रेक र अटोचोक भएको आकर्षक कलरको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 पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा लोकसङ्कार तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा र आजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा भर्खरै आएका ती गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु जुन गीत सङ्गीत तपाईँलाई पनि निकै नै मनपर्छ तपाईँले सुन्न भ्याउनु भएको पनि हुनसक्छ नभ्याउनु भएको पनि हुनसक्छ निकै नै चर्चामा रहेका भन्नुपर्छ भर्खरै बजारमा आएको छ चर्चामा रहने क्रम पनि जारी नै छ यति बेला लोकसङ्कारको व्यवसायमा फेरि पनि हामी अर्को एउटा निकै नै चर्चित अनि भर्खरै बजारमा आएको नयाँ भाका राख्छौँ तपाईँ सम्पूर्णको लागि समर्पित उनैमा उनलाई बाहेक सोच्दिन कुनैमा कति दिन रुने हो हाँसीको कोही भएन हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बाँच्न सिको समर्पित हुनैमा उनलाई बाहेक सोच्दिन कुनैमा कति दिन रुने हो हाँसीको अब कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बाँच्न सिको कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बाँच्न यो धरतीमा दिन प्रेम बुझ्दैन एकअर्का बिना नै बाँच्न सिकाउ भनेकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको छ आज मैले विशेष गरी भर्खरै बजारमा आएका लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र हामी लोकसङ्कारको अन्त अन्तमा पनि आइपुगिसकेका छौँ अब भने कार्यक्रमबाट छुट्टिनु पनि पर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई सुनेर बसिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद र त्यस्तै गरी यतिन्जेलसम्मको प्राविधिक साथको लागि रुजनलाई धेरै धेरै धन्यवाद दिँदै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुट्टिन्छु अन्तमा यो मिठो भाका तपाईँ सम्पूर्णको लागि हवस् त नमस्कार खबर पाउँदा जान काम्यो थरथरी तिमीलाई सम्झे ज्ञानको दर्पण होला रेडियो अर्पण